हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो बास मेगाहेट्समा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको यो रमाइलो बसाइ लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि उपस्थित हुने गर्छौँ र करिब करिब आधी घन्टा लगभग साढे सात बजेसम्म तपाईँसँगै रहन्छौँ मिठा मिठा नेपाली लोकगीत सङ्गीतको बजारमा आएका चर्चित भाकाहरू तपाईँको लागि राख्छौँ अनि तपाईँको दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ आउन चाहनुहुन्छ यो साँझको बेला आज पनि एकैछिन भए पनि हामीसँगै रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला सुना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो आज पनि तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट ऋषि अधिकारी हजुर भण्डाराबाट ऋषि अधिकारी के छ हाम्रो ऋषिजीको हाल खबर छ अनि हाम्रो पनि एकदम ठिक छ अनि के छ ऋषिजी पानी कतिको छ भण्डारातिर अहिले त परेको छैन हजुर दिउँसो परेको थियो ए दिउँसो परेको थियो यहाँ त दिउँसोदेखि खाना खाएको छैन अहिले नै के खानु उज्यालै छ नि होइन र तपाईँले खानु भएर ल ठिकै छ समय पनि त हुँदैछ नि किन हतार गर्नु उज्यालेमा खाना खान त मन पनि लाग्दैन नि फेरि है अनि दिनहरू के कसरी बिताउनु भएको छ हिजो आज अनि हाम्रो ऋषिजीलाई लोकगीत सङ्गीत चाहिँ कतिको मनपर्छ कुन्नि सुन्न मात्र मनपर्छ कि हल्का गुनगुनाउन पनि मन लाग्छ कहिलेकाहीँ गुनगुनाउनै मनपर्छ त्यसो भए मैले एकपटक छोटो कुनै गीत गुनगुनाइदिनुहोस् भने भने सक्नुहुन्छ अहिले सक्छु ल सुरु गर्नुहोस् न त <laughs> जे जे काम मलाई महाभाउ जन्म ठाउँ पर्वत मेरो गाउँ परान भन्दा प्यारो लाउँछ नि हो जन्मिएको ठाउँ प्यार भन्दा प्यारो लाग्छ जन्मिएको ठाउँ साँच्चै लाग्छ है हजुर हो पर्वतमा जन्मिनु भएको हो ओहो त्यही भएर पनि यो गीतले एकदमै नजिकैबाट चाहिँ छोएछ हाम्रो ऋषिजीलाई है ल ठिक छ यस्तै गरी नेपाली लोकगीत सङ्गीतलाई माया गर्दै गर्नुहोस् है अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझबाट हजुरलाई धन्यवाद टेक्निसियन सरलाई र रेडियो अर्पण सुनेर बस्नुभएको सबैजनालाई हुन्छ फेरि फेरि पनि आउँदै गर्नुहोस् है ल नमस्कार ऋषि आउनु भएको थियो यति बेला भण्डाराबाट र अर्पण शुभ साँझको व्यवसायी हो दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र यही बाटो हुँदै कोही साथी फेरि पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट निनेश थिङ के छ हाल हालखबर तपाईँको मेरो पनि एकदम ठिक छ हाम्रो विष्णुजीको पनि एकदम ठिक छ सबैजनाको एकदम ठिकठाक छ है हराएको भयो अहिले तपाईँसँग यसरी कुरा गरिरहेको हुन्थ्यो त छैन हराएको कहाँ हराउनु तपाईँहरूलाई छोडेर कहाँ जाने हो र होइन अनि हाम्रो निनेशजीले चाहिँ हिजो आज के गरेर दिन बिताउनु भएको छ बसी बसाइ मात्रै छ पानी कतिको छ निनेशजी परिरहेछ काम बिथोलिरहेछ होइन ल ठिकै छ अनि आज को कसो सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत धन्यवाद हुन्छ निनेशजी अहिले भने छुट्याउनु नमस्कार नेस आउनु भएको थियो यति बेला उहाँको आवाज अलिकति स्पष्ट चाहिँ मैले सुन्न सकिनँ तै पनि कुराकानी गरेँ तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्दै गर्नुहोस् तपाईँको फोन नलागुन्जेलसम्मको लागि यो मिठो भाका त्यो पनि तपाईँकै लागि तिमीलाई खुसी किनौला अर्को आँखाले हेरौँला तिम्रै ओठको हाँसो आँखैमा बसेको तिमीलाई आफ्नो सम्झेर खसेको छैन छैन के गुनासो एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला अर्को आँखा आँखाले हेरौँला तिम्रै ओठको आँसु एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला अर्को आँखाले हेरौँला तिम्रै ओठको आँसु मनलाई सुने खालको भाग तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगर्सबाट साथसाथै इन्टरनेट अनलाइनबाट पनि सुन्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर र यो साँझको बेला तपाईँ पनि आउन चाहनुहुन्छ एकैछिन भए पनि नै लोकधुरी भाकाहरूसँगै रम्न चाहनुहुन्छ दिनभरिको थकालाई भुलाउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो खुल्लै छ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भन्नु हुँदैन र भन्नु हुँदैन र तपाईँले भन्नुहुन्छ मैले त चिनिहाल्छु नि हाम्रो विष्णुजीले चिन्नु भएन अरे भनिदिनुहोस् रे सुनिता कुम्रजबाट है अनि के छ हाम्रो सुनिताको हाल खबर मेरो पनि एकदम ठिक छ अनि के गरेर बस्नु भएको छ हिजो आज यत्तिकै बस्ने हो साउन्ड कतिको लागेको छ ला छैन किन नि तै पनि चिरा मेहन्दी लगाउनु भएको छैन छैन ल ठिक छ केही छैन सबैजनाको सोचाइ एउटै हुनुपर्छ विचार एउटै हुनुपर्छ भन्ने पनि त छैन नि होइन र मैले सोधेको मात्रै है अनि खानपिन त भएको छैन होला है छैन मेरो पनि भएको छैन अब कार्यक्रम सके पछाडि मात्रै आज को को छ धन्यवाद अनि अर्को हो निजलाई अनि प्रेम कुमारलाई अनि राधा कुमारलाई अनि मेरो बाबा मम्मी दिदी भिनाहरू मलाई चिनी नचिन सम्पूर्णलाई हुन्छ अहिले भने छिटो आउँदै गर्नुहोस् है हुन्छ नमस्कार नमस्कार सुनिता आउनुहुन्थ्यो यति बेला कुम्रुजबाट आउनु भएको थियो र तपाईँ पनि आउन चाहनुहुन्छ पक्कै पनि मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ होला अलिकति लागि पनि राखेको छैन होला अलिकति दिगदार पनि लागिरह होला तर त्यस्तो चाहिँ नसोच्नुहोस् फोन पक्कै पनि लाग्छ तपाईँले माया गर्नुहुन्छ र तपाईँहरूसँग यसरी कुरा गर्न पाइराखेका छौँ फोन चाहिँ गर्दै गर्नुहोला यति बेला अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो हेलो कोही साथी हुनुहुन्थ्यो तर सायद गइसक्नु भएको के जस्तो लागिरहेछ हाम्रो सुनिताजीसँग मैले धेरै कुराकानी गरेँ जस्तो लाग्थेन तर पर्खिनु भएन कोही साथी लाइनमा हुनुहुन्थ्यो तर उहाँ भागिसक्नु भएको रहेछ ठिकै छ अर्को साथीले पालो पाउनु भयो फोन गर्नुहोस् फटाफट हामी तपाईँको दिनभरिको थकानलाई मेटाउनको लागि हरेक दिन साँझ उपस्थित हुने गर्छौँ साथ बज्ने बित्तिकै आउँछौँ र लगभग लगभग आधी घन्टा तपाईँसँगै रहन्छौँ अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुराकबाट मिना लामा के छ हाम्रो मिनाजीको हाल खबर मेरो पनि ठिक छ के गर्नुहुन्छ अरे मिनाजी कतिमा नाइनमा अहिले त बिदा छ होला है एक्जाम सकियो है कस्तो भयो अब स्कुल जाँदाखेरि रिजल्ट पनि आउँछ है ल राम्रो रिजल्ट आओस् राम्रोसँग पढ्नुहोस् है अनि खाना खानु भयो त मेरो पनि भएको छैन अब एकैछिन पछाडि सँगसँगै खाउँला है एकछिन चाहिँ कार्यक्रम सुनेर बस्नुहोस् ल अनि आज को कसलाई सम्झिनुहुन्छ धन्यवाद हुन्छ मिनाजी अहिले भने हेर्छु नमस्कार मिनाजी आउनु भएको थियो यति बेला तपाईँ पनि आउँदै गर्नुहोस् सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो खुल्लै छ यति बेला भने फेरि पनि तपाईँको लागि यो भाका y con एकोहोरो हुन पुग्छु म तिमीलाई सम्झी सम्झी दुख्छ मुटु सानो हाँस्दा हाँस्दै हुन पुग्छु म तिमीलाई सम्झी दुख दुख्छ मुटु सानो हाँस्दा हाँस्दै हुन पुग्छु म पुग्छुमा यो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसमा साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्ला गरिराखेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कति सानो सुले बोल्नु भएको कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट के भन्नुभयो रे गणेश अनि के गर्नुहुन्छ गणेशजीले घरतिरै बस्नुहुन्छ अनि बसिरहेको बेलामा रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ धेरै सुन्नुहुन्छ मनपर्छ लोकधरी भाकाहरू मनपर्छ कतिको सुन्नुहुन्छ गुनगुनाउन पनि आउँछ गाउनुहुन्न मैले गाउनुहोस् भन्न खोज्या होइन नि त गुनगुनाउनुहोस् न भन्न खोज्या हो नि त ल ठिकै छ केही छैन गाउनै पर्छ भन्ने नियम पनि त छैन नि होइन र अनि खानपिन भयो कि छैन मेरो भएको छैन आज को कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत हजुर धन्यवाद हुन्छ अहिले पनि छिटो नमस्कार गणेश आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो मिठा मिठा लोकदोरी भाकाहरू तपाईँको लागि राख्छौँ कहिले नरा रमाइला खालका राख्छौँ कहिले अलिकति तपाईँको मनलाई सुने खालका भाकाहरू राख्छौँ आजको यो विषयमा भने यस्तै भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु जुन भाका तपाईँलाई मनपर्छ तपाईँको मनलाई सुन्छ र अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु हेलो हेलो दिदी नमस्ते नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ घाटदेखि निसा हजुर दिदी अनि हाम्रो निसाको पछाडि के छ भुजेल के गर्नुहुन्छ रेनिसाले बसी बस दिदी भर्खरै खेत रोपेर आउनुभएको भर्खर खेत रोपेर आउनु भएको हजुर खानु दिदी खाना खाएको छैन तपाईँले खानु भएको छैन है भर्खर आएको दिदी ए खेत रोपेर आएर पनि खाना खाइसक्नु भयो आएर नि फोन उठाउनु दाइको दादाले फोनै नउठाएको पछि अर्को नम्बर हान्थे बल्ल दादाले उठाउनु भएको त्यो दादालाई मैले अहिले एकैछिन पछाडि गाली गरिदिन्छु ल हजुर किन फोन नउठाउनु भएको यस्तो गर्न पाइँदैन भनेर भनिदिन्छ है ल ल कति अर्पणले धेरै माया लागेर फोन गरेको फोनै उठाउनु गाह्रो रहेछ दादाहरूले त ल अबदेखि उठाउँछु भनेर भन्नुभएको छ विष्णुजीले है हजुर अर्को साथी अर्को नम्बरमा पनि फोन आएर हुन सक्छ होइन तर नराम्रो चाहिँ नसोच्नुहोस् हामीसँग चाहिँ नरिसाउनुहोस् फोन चाहिँ गर्नुहोस् है ल ल हुन्छ अनि अरू के छ त तपाईँको हाल खबर नै हेर्नु पानी कतिको परिरहेछ पानी त अहिले नै परिरहेछ यतातिर चाहिँ अघिमा आउँदासम्म चाहिँ परेको थिएन अहिले परिरहेको भए चाहिँ थाहा भएन भर्खरसम्म चाहिँ परेको थिएन एकैछिन अगाडि चाहिँ है अनि आजको कसलाई सम्झिनुहुन्छ नि गाडीको मार्फत हजुरलाई धन्यवाद दादाको लागि हजुर मेरो दिदी बिनाको लागि अनि मेरो दिदी सन्जुको लागि हजुर अनि मेरो दाई अशोक दाई जीवन दाई मलाई चिनि नचिनी सम्पूर्ण साथीहरूको लागि हुन्छ अहिले भने छुट्याउ नमस्कार हर्फर शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ यति बेला तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै भन्ने रेडियो तपाईँको मनको रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा अनि साथसाथै इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर यति बेला अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सपना पौडेल कहाँबाट रे सपनाजी भानुचोकबाट अनि के गर्नुहुन्छ सपनाजीले टुवेल्भको इक्जाम दिएर बस्नुभयो हो कस्तो भएको छ इक्जाम रिजल्ट चाहिँ राम्रो आओस् एकदम ठिकै भएको भए पनि रिजल्ट चाहिँ एकदम राम्रो आओस् शुभकामना छ तपाईँलाई अनि खाना खानु भयो कि छैन खाना खाएको छैन हजुरले मैले पनि खाएको छैन बनाएर त सक्नुभयो नि है ल ठिक छ बिस्तारै बिस्तारै खानु होला है अनि अब बजनी भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ बजनी आमालाई आन्टीलाई मेरो पार्लर सिक्ने सम्पूर्ण तरना ब्युटी पार्लरको साथीहरूलाई अनि मेरो भाउजू रिया भण्डारी मिरा र मलाई चिन् सपना पौडेल भनेर चिन्ने नचिन्ने सम्पूर्णजनालाई सुनाउन चाहन्छु हुन्छ सपनाजी फेरि फेरि पनि आउनुहोस् है ल नमस्कार सपना हुनुहुन्थ्यो यति बेला भानुचोकबाट र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग अन्तमा पनि आइसकेका छौँ अझै पनि तपाईँसँग कुराकानी गर्न त मन लागिराखेको थियो तर के गर्नु समय छैन अब समयभन्दा अगाडि जान पनि सकिँदैन केही छैन आज छुट्टी पनि भोलि फेरि अर्पण शुभ साँझको बसाइ लिएर तपाईँलाई भेट्नको लागि हामी उपस्थित हुने नै छौँ यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धन्यवाद इन्टरनेट अनलाइनबाट जहाँ कहीँ रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र आज घटपुर शुभ साँझको व्यवसायबाट एउटा समसामयिक भाग तपाईँको लागि छोड्दै म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या झारी मारुज रुज्दै बुझ्दै खबर बुझ्दै बुझ्दै उड्ने मन मलाई चरी बनेर छरीले रुझाउँछ झरी बनेर होला रेडियो पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी साया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस वाह बजा यो जयपुरी कुर्ता सुरुवाल तेजु फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नदी पुगेको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आएको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिडक ब्ल्याङ्केट विवाह व्रत बन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एकदम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ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 मार्सल इम्पोरियममा सिटी एक्सप्रेस मनी ट्रान्सफर आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ जनालाई विन्ड प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछौ सम्हालेर मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो र W dot CIN dot ORG dot एनपीमा विश्वभर सुन्न सकिन्छ एकीकृत माओवादीद्वारा जल सम्पदा भारतलाई दिने विषयमा ऊर्जा मन्त्रालयले छलफल थालेकोमा आपत्ति आर्थिक चलखेलका कारण मधेसवादी दलहरूबीच भएको एकीकरणको प्रयास असफल भएको मधेसी नेताको भनाई फुटाउने बेलामा सहयोग हुन्छ रातभरि नोट बाँड्छन् त्यसले गर्दाखेरि जति सजिलो फुट्नमा छ त्यसमा पनि पार्टी मिल्नु भनेको त्यत्तिकै कठिन रहेछ तरकारी र फलफूलमा हालिएको विषादी मापन गर्ने उपकरण देशभरिका मुख्य शहरमा पुर्याउने कृषि मन्त्रीको भनाई बजेटले मधेसलाई व्यवस्था गरेकोमा मधेसवादी दलका नेताहरूको आपत्ति मधेसबाट कराउँछ भन्दा बढी तर यहाँ सुविधा पाउने बेला सबै सुविधा पहाड मैत्री मात्र भइरहेको हुन्छ सडक बाटो बाटोघाटो सबको हालत यस्तो रद्दी छ र त्यसको लागि दुई अर्ब जम्मा छुटाएका छौँ छब्बिस अर्बमा अविरल वर्षाका कारण महाकाली नदीमा पानी बढेपछि दार्चुला सदरमुकामवासी त्रसित सल्यानमा कबलती वन तथा पशु विकास कार्यक्रम मार्फत किसानहरूले आमदानी गर्दै र प्रत्येक परिवारलाई सुरुमा दिँदाखेरि दुई दुईवटा बाख्रा दिइरहेको थियो र त्यसबाट अहिले चाहिँ अब दस हजारभन्दा बढी पाठापाठी जन्मेको रेकर्ड देखिन्छ र चीनको मध्यभागमा प्रज्वलनशील तरल पदार्थ बोकेको भ्यानले बसलाई ठक्कर दिँदा अडतिस भन्दा बढीको मृत्यु सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन आफ्नो सेवा अवधि सकिनु एक दुई दिन पहिले मात्रै राजीनामा दिएर स्वैच्छिक अवकाश बापतको सुविधा राज्यको ढुकुटीबाट लिएर देशको उच्च पदमा पुगेका सचिवहरूले लज्जित काम गर्दै आएका छन् सेवा अवधिभरि जागिर खाने र बाठो भएर एक दुई दिन